कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधक वाद्यवादक एवं कलाकारहरूमा समर्पित यो कालजयी नेपाली गीतहरूको विशेष कार्यक्रम अजर अमर गीतहरूको आजको दुई सय चौधौं अंकमा प्राविधिक मित्र दिनेश निरोलाका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आज चर्चा गर्नेछौं नेपाली सुगम संगीतमा र विशेष गरेर नेपाली सिने संगीतमा एक शालीन युगको शुरूआत गर्ने संगीतकार जयदेवका बारेमा जयदेव भारतीय सिने संगीतका एक चर्चित स्तम्भ हुन् भने उनले विश्व संगीत इतिहासमा एउटा मूल काम गरेका छन् साक राष्ट्रका चारै मुलुक नेपाल भारत पाकिस्तान बंगलादेशका कलाकारलाई आफ्नो संगीतमा गाउन लगाउने मौका उनले पाए बंगलादेशबाट रूना लेलालाई गाउन लगाए जस्तै नेपालबाट उनले प्रेमध्वज प्रधान अरूणा लामा सीपी लोहनी जस्ता कलाकारलाई पनि गाउन लगाए तर त्यसबाहेक जयदेवका बारेमा एउटा विशेष सम्झाउनु पर्ने कुरा भारतीय सिने उद्योगमा पनि उनले गजल शैलीका गीतहरू शुरू गर्ने श्रेय पाएका छन् र भजनमा पनि जयदेवको विशिष्ट योगदान छ अल्लाह तेरो नाम ईश्वर तेरो नाम सबको सन्मति देव भगवान जस्तो गीतका कारण जयदेवलाई सदाकाल सम्झना गरिन्छ जयदेवका संगीतका बारेमा कुरा गर्ने बित्तिकै र उनलाई भेटेका नेपाली कलाकारहरूमा प्रेमदोज प्रधान गीतकारमा किरण खरेल प्रदीप रिमाल र पछिल्लो श्रृंखलामा उनलाई भेट्ने गीतकार रत्न शमशेर थापाले उनको जीवनलाई नजिकबाट देखेको पनि बुझिन्छ जयदेव स्टार सिनेमा हल अगाडि सानो एउटा कोठामा डेरा गरी बस्थे र उनको हार्मोनियम आफ्नो पलङको खटिया मुनि हुन्थ्यो र उनी कोठामा सामान्य खानेकुरा खाएर आफूसँग आएका पाहुनासँग हिँड्दै केही पर पान पसल मागेर पान खान्थे यो नै सम्झना शेयर गर्छन् हाम्रा नेपाली संगीत जगतका चर्चित गीतकारहरू अघि मैले चर्चा गरेको गीत थियो हम दोनोको अल्लाह तेरो नाम ईश्वर तेरो नाम गौड सारङ रागमा आधारित रूपक तालको यो गीत जयदेवले मूलत भारतकी शास्त्रीय गायिका एमएस सुब्बा लक्ष्मीलाई गाउन लगाउने इच्छा गरेका थिए तर यसका गीतकार साहिर लुधियानवीले यो सुब्बुलक्ष्मीले गायो भने त्यति चर्चित हुँदैन लताले गायो भने यो गीत कालजयी हुन्छ भनेपछि जयदेवले यो गीत लतालाई गाउन लगाए यसपछि यो गीत कालजै बन्यो यी धेरै चर्चाहरूसँग जोडिनेछौ आज जयदेवको संगीतमा नेपाली गीतको कुरा गर्ने बित्तिकै पहिलो गीतको कुरा हुन्छ चलचित्र माइती घरबाट लोनी र साथीहरूको स्वरमा Thank you. दिपिल्लो हुने गीता दत्त अर्ण लामा र साथीहरूको स्वरमा चलचित्र माइती घरबाट यो गीत लियौं हामीले जयदेवको संगीत प्रदीप रिमालको शब्दमा प्रदीप रिमालको गत वर्षको माघ महिना अमेरिकामा देहान्त भयो र प्रदीप रिमाल जयदेवसँग निकै निकट मानिने गीतकार पनि हुन् प्रदीप रिमालकै अनुरोधमा स्वर सम्राट नारायण गोपाल माइती घरका निम्ति गीत गाउन बम्बई गएका थिए तर स्वास्थ्यका कारणले गाउन सकेनन् जयदेवका बारेमा कुरा गर्ने बित्तिकै जयदेवको जीवन सँगसँगै उनका चर्चित गीतहरूको कुराकानी हुन्छ उनको गीतलाई लिएर भारतीय गीत संगीतका ज्ञाताहरू भन्ने गर्छन् उनले सुस्त गतिका गीतदेखि लिएर सिनेमा संगीतमा ल्याएको परिवर्तनलाई मूलत विशेष मानिन्छ उनले हरिवंश राय बच्चनको कविता संग्रह मधुशालालाई मन्नाडेको स्वरमा संगीत गरे भने आशा भोसलेलाई उनले प्रभावकारी आवाज भएका कारण गीत गजलमा विशेष गरेर गजलमा स्थापित गर्ने कोशिश गरे जयदेवका संगीतमा हिन्दी फिल्मका गीतहरू गीतहरूमा जिन्दगीका साथ निभाता चला गया होस अभी न जाओ छोड़कर मुझे त्यसै गरी दीवा, दो दीवाने इस शहरमै त्यसै गरी रफीको स्वरमा कभी खुद पे कभी हालात पे रोना आया बात निकली तो हर बात पे रोना आया यस्ता गीतहरू सम्झना हुन्छन् भने मुकेशको स्वरमा जब गमे इश्क सताता है तलत महमुदको स्वरमा देखली खुदाई तेरी र भूपिन्दरको स्वरमा सर्वाधिक चर्चित मानिएको घरौंदाको एक अकेला इस शहर में रात और दोपहर में सम्झना गर्न सकिन्छ तर जयदेवलाई उनी जन्मिएको भन्दा अस्सी वर्ष पछाडिका बच्चाहरूले पनि सम्झना गर्ने गर्छन् दुई तीन वर्ष अगाडि हिन्दी टेलिभिजनको सारेगामा कार्यक्रममा बाह्र वर्षकी एकजना बच्चीले तु चन्दा मे चाँदनी बोलको गीत गाइन् अभिलाषा अवस्थीले र उनलाई सोधियो यो गीतको संगीत कसले गरेको थाहा छ भन्दा उनले थाहा छैन भनिन् भारतमा त्यो एउटा परम्परा बनेको छ नयाँ पुस्ताका बच्चाहरूले पनि पुराना गीतहरू याद गर्ने गर्छन् यही गीत गाएर आजकी चर्चित गायिका सुनिधि चौहान मेरी आवाज सुनोमा प्रथम भएकी थिइन् यही गीत गाएर श्रेया घोषालले सारेगामामा पुरस्कार पाएकी थिइन् तु चन्दा मै चाँदनी एउटा यस्तो महत्वपूर्ण फिल्मको गीत हो रेशमा और सेरा जुन फिल्म बन्यो उन्नाइस सय एकहत्तरमा सुनिल दत्तको अजन्ता पिक्चर्सबाट बनेको यो सिनेमामा नेपाली मूलका भारतीय फिल्मकर्मी बीएस थापा सहायकका रूपमा आबद्ध थिए भने यो महानायक अमिताभ बच्चनको जीवनको दोस्रो चलचित्र थियो जसमा उनलाई उनको स्वर नराम्रो भएको कारणले वा उनको स्वर नराम्रो सुनिएको कारणले लाटोको रोल दिएको थियो र यही रेशमा और सेराबाट जयदेवले आफ्नो विशेष स्थान बनायो रेशमा और सेरामा जयदेवले लता मंगेशकर र आशा भोसले बाहेक लताकी बहिनी उषा मंगेशकरलाई पनि गायनमा मौका दिएकी थिइन् भन्न त जयदेवको प्रिय संगायिकामा आशाको नाम लिइन्छ तर उनले लतालाई पनि धेरै गीत गाउन लगाएका छन् करिब करिब उनको संगीतमा अठाइस गीतमा लताले चौविसवटा सोलो गीत गाएकी छिन् त्यसकारण मन्नादे भन्ने गर्छन् लता इज जयदेव फेभरेट सिंगर भनेर तर आशा भोसलेलाई पनि जयदेवले त्यतिकै न्याय गरेका छन् उनले नेपाली फिल्म माइती घरमा यो मेरो प्राण भन्दा प्यारो माइती घर जस्तो गीत आशा भोसले गाउन लगाएका छन् भने उषा मंगेशकरलाई प्रेमदोज प्रधानसँग नमान लाज यसरी गाउन लगाएका छन् तर उषा मंगेशकरलाई फेरि जयदेवले किरण खरेलकै शब्दमा एउटा निजी गीत पनि गाउन लगाएका छन् किन सस्तो जिन्दगी यस्तो ट्विटरमा हामीलाई मेन्सन गर्नुभएको छ दिलीपजीले जयदेव विशेषमा उनका लुकेका पाटोको जानकारीको लागि विशेष हुनेछ भनेर उहाँले मेरो स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ किरण नेपाली लेख्नुहुन्छ मलाई जयदेवको बारेमा जानकारी त छैन तर सुन्दैछु अझ रमर गीतहरू आज केही नयाँ जानकारी अवश्य पाउनेछु भनेर त्यसै गरी सुफल काफ्लेले पनि सुन्नु है सबैले भनेर मेन्सन गर्नुभएको छ लुसिफरले आफ्नो मित्र चौतारीका सबै मित्रहरूलाई नमन भन्नुभएको छ त्यसै गरी हाम्रा मित्र राजेश्वर उदयले दिनेश निरोलाजीलाई पनि नमस्कार सुनाइदिनुहोला भनेर जानकारी गराउनु भएको छ र दिनेश निरोलाजी र राजेश्वर उदयजीको संयोगले एउटा कुरा आज के मिल्न गयो भने उहाँहरू दुवैले नमान लाज यसरी चाहिँ आज बज्नै पर्छ भनेर प्रस्ताव राख्नुभएको छ किनकि अस्तिको पालि यो गीत पूरा बजेन भन्ने उहाँहरूको गुनासो पनि छ जयदेवका बारेमा कुरा गर्ने बित्तिकै जयदेवको अनौठो जीवन छ जयदेवले जीवनभर विवाह गरेनन् उनी कुमार नै रहे मीडियामा भनिए अनुसार जयदेवले संगीतमा आउनुभन्दा पहिला उनी फिल्ममा विशेष गरेर वाडिया टोनको फिल्ममा फेयरलेस वाडियाकी हिरोइनसँग उनी स्टन्ट म्यान भएर काम गरे र कल्पना गर्न सकिन्न एउटा संगीतकार त्यति बेला फाइटर भएर फिल्ममा जुनियर आर्टिस्टका रूपमा देखा परे र आठ नौ वर्ष संघर्ष गरेपछि उनी फर्केर आफ्नो गाउँ लुधियाना गए लुधियाना जहाँ प्रसिद्ध गीतकार साहिर लुधियानवी जन्मिए र त्यहाँ कुनै एउटा बिहाको पार्टीमा प्रसिद्ध संगीतकार उस्ताद अली अकबर खाँ कार्यक्रम गर्न आएका थिए र उनलाई सरोदमा साथ दिने कुनै तबलावादक चाहिएको थियो बिहामै आएका जयदेवले तबलामा साथ दिए र उस्ताद अली अकबर खानले जयदेवलाई मन पराए र भने तिमी मसँग सहायक भएर काम गर उस्ताद अकबर खाँको सहायक भएर जयदेव बम्बई आए र उन्नाइस सय बाहन्न एकाउन्नको हारारीमा उस्ताद अली अकबर खानले संगीत गरेको दुईटा फिल्म आँधिया र हमसफरमा जयदेवले सहायक भएर काम गरे दुर्भाग्यवश दुइटै फिल्म फ्लप भएपछि उस्ताद अकबर अली खाँ फर्केर आफ्नै गाउँ गए तर जयदेव फर्किन मानेनन् उनी बम्बई नै बसे धेरै वर्षपछि जयदेवले टेलिभिजनमा एउटा अन्तर्वार्तामा भने उनी डेरा बसेको हलको पारिपट्टि एउटा ठूलो सिनेमा हल थियो जहाँभित्र फिल्मको पुरस्कार समारोह हुन्थ्यो त्यहाँ जान उनलाई खूब मन लाग्थ्यो तर आफ्नो हैसियत नभएको कारणले त्यो हलभित्र पस्न उनलाई करिब करिब बत्तीस वर्ष लाग्यो र बत्तीस वर्षपछि जयदेव त्यो हलभित्र पसे र उनले नेशनल अवार्ड लिए फिल्मफेयर अवार्ड लिए र उनी भारतमा त्यस्ता संगीतकार हुन् जसले लगालग तीन वर्ष नेशनल अवार्ड लिए ती थिए जयदेव जयदेवले उस्ताद अकबर अली खानसँग काम छोडेपछि सचिन देव बर्मनसँग सहायक भएर काम गरे taxi driver Munimji house number forty four लगायत धेरै सिनेमामा सुजातामा उनले सहायक भएर काम गरे तर जयदेव आफै पनि अलग्गै संगीत गर्न चाहन्थे र उनलाई पहिलो मौका दिए चेतन आनन्दले जोरूका गुलाम भन्ने फिल्ममा यो उन्नाइस सय पचपन्नमा बनेको सिनेमा हो यो सिनेमा बनेको दश वर्षपछि उनले नेपाली सिनेमा माइती घरमा संगीत पाए त्यति बेला नेपालका पूर्व राजा महेन्द्रका प्रिय संगीतकार भएका कारणले यद्यपि महेन्द्रलाई तीनजना संगीतकार चुन्न रहर लागेको थियो हेमन्त कुमार सलिल चौधरी र जयदेव सलिल चौधरी कम्युनिष्ट ब्याकग्राउण्डका भएका कारणले राजाको प्रस्तावलाई उनले खुलस्त नै इन्कार गरे हेमन्त कुमार त्यति बेला एउटा धार्मिक कार्यक्रमले आसाम जाँदै थिए र राजाको आग्रहलाई स्वीकार गर्न सकेनन् पछि उनले राजाका दुई गीतलाई अलगै मूडमा संगीत गरे लताको स्वरमा जयदेव माइतीघरमा छानिए सुमनाञ्जली फिल्मसको ब्यानरमा र माइतीघरका सबै गीतहरू जयदेवले संगीत गरे र विशेष गरेर माइतीघर फिल्मका कारण जयदेवले लता मंगेशकरको विशाल स्वरलाई नेपाली भाषामा जोड्ने पहिलो काम जयदेवले गरे माइतीघरबाट कवि मववि शाहको शब्दमा लता मंगेशकरको स्वर जयदेवको संगीतमा यही गीतका कारण लता मंगेशकरको जीवनीमा मयंक देवरले लेखेका छन् it came to winning box office approval if we discount the two Lata songs that he compose in regional languages in Nepalese movies भनेर लेखेका छन् यी दुई गीत नभएको भए लता नेपाली सिने इतिहाससँग वा नेपाली सुगमसँग सुगम संगीतसँग जोडिने थिएनन् जयदेव भन्ने बित्तिकै एउटा शालीन तस्विर अनुहारमा सम्झना आउँछ बाक्लो चस्मा र हार्मोनियममा उनको हात र दायाँ हातमा साइली औंला जसलाई विडिङ रिङ भनिन्छ त्यहाँ विडिङ रिङ लगाइएको औंला र आफ्नो हार्मोनियमको माथि रिडिङ ग्लास र सानो गायत्री मन्त्रको पुस्तिका अनि कुर्था र सामान्य पलिटी कसेर बस्ने एउटा साधारण मानिस जसको जीवन एकाकीमै बित्यो र जीवनभर जसले विवाहको बारेमा कल्पना पनि गरेनन् तर उनले जीवनभर निकै रोमान्टिक गीतहरू संगीत गरे अस्ति गएको वर्ष या दुई हजार पन्ध्रमा भारतका बलिउडका चर्चित अभिनेता शाहरूख खानले आफ्नो जन्मदिन विशेषमा एक अन्तर्वार्ता दिने क्रममा चर्चित टेलिभिजन प्रस्तोता राजदेव सरसेलाई सोधे मैले मेरो जीवनभर गाउनुपर्ने गीत कुन हुन्छ पचास वर्षपछि भनेर सोद्धा राजदेव सरस्याले भने तिमीले जयदेवको संगीतमा रहेको मै जिन्दगीका साथ निभाता चला गया गाउनु किनकि तिम्रो बाँकी जीवन चुरोड खाँदै बित्छ त्यसकारण मै जिन्दगीको धुवैमै उडाता चला गया गाउनु भनेर उनले सम्झाए यही गीतका पंक्ति बलिउडका अभिनेता देवानन्दले आफ्नो जीवनी आत्मकथा रोमान्सिङ विथ लाइफ काठमाण्डुमा पुस्तक प्रवर्धनका लागि विमोचन गर्न आउँदा पनि मंचमा उद्धरण गरेका थिए यसकारण जयदेव देवानन्दसँग हिन्दी सिनेमासँग त्यसै गरी नेपाली सिनेमासँग जोडिनुको प्रमुख कारण मानिन्छ जयदेवले आशा भोसले आफ्नो प्रमुख गायिका मानिन्छ भन्ने प्रसंगमा मन्ना डेले जवाफमा भनेका छन् no not Asha his favourite singer is hundred percent Lata भनेर भनेका छन् र लताले जयदेवका पन्ध्र फिल्मका अठाइस गीतमा चौविसवटा गीत एकल गीत गाएकी छिन् भने बाँकी चारवटा गीत मात्र डोएट गाएकी छन् जयदेवको संगीतमा पाइने प्रमुख पक्ष गायिकालाई हुन्छ वा कला गाउने कलाकारलाई हुन्छ गायकी अंगको देखाउने सम्भावना त्यो प्रशस्त पाइन्छ जयदेवको संगीतमा आलाप तान मुर्की हरकत लयकारी यी सबै उपलब्ध हुन्छन् यसकारण जयदेवको संगीतमा गाउनुको मजा नै अर्को हुन्छ जयदेवले जीवनको निकै पछिल्लो समयमा आएर आशा भोसलेसँग एउटा चाहत ग्रहण नामक एल्बम पनि तयार पारेका थिए त्यो एल्बम त्यति राम्रो चलेन तर पनि जयदेवको सुनिल दत्तद्वारा निर्देशित मुजे जिने दो फिल्मको तेरे बचपनको जवानी की दुवा देती हूं भन्ने गीतलाई लिएर पछि खयामले त्रिशुल फिल्ममा तू मेरा साथै मुन्ने त्यही शैलीको संगीत गरेका छन् वा अहिले हामी प्राविधिक मित्र दिनेश निरौला र म पनि यही सल्लाह गर्दैथ्यौं जयदेवका संगीतहरू घरिघरि दोहोरिरहेको पाइन्छ भनेर जयदेवको संगीतमा गीत गाउँदै थिए कुनै समय भूपेन्दर र भूपेन्दरले जयदेवलाई फोन गरे म आजले ढिलो आउँछु तपाईँ संगीत सिक्न भोलि आउँछु म आज आरडी बर्मनकोमा जाँदैछु भनेछन् भूपिन्दरले तर जयदेवले फोनमा के भनेछन् भने भूपिन्दर मेरो धुनहरू फेरि तिमीले आरडी बर्मनलाई नसुनाउनु जयदेव आफ्नो धुनप्रति बडा सुरक्षित हुन चाहन्थे यस किसिमका थिए जयदेव र जयदेवको चलचित्रका गीत बाहेक हामीले आज कुराकानी गरिरहेका केही निजी गीतहरूको प्रसंगमा उषा मंगेशकरको स्वरमा यो अर्को गीत निर्मोही माया प्रदीप रिमालको शब्द उषा मंगेशकरको स्वर जयदेवको संगीत प्रदीप रिमालको शब्दमा प्रदीप रिमाललाई पनि हार्दिक श्रद्धांजलि अर्पण गर्न चाहन्छौ गत वर्ष माघ महिनामा उहाँ अमेरिकामा बित्नुभयो आगामी माघ महिनामा हामी उहाँको विशेष कार्यक्रम अवश्य गर्नेछौं जयदेव विशेषमा सम्झना गर्ने बित्तिकै प्रदीप रिमाल किरण खरेल प्रेमदोज प्रधान अरूणा लामा सबैको याद आउँछ यी सबै गीतहरू जसरी जयदेवले संगीत गर्नुभएको छ यी गीतहरू जयदेवले गीतकारसँग बसेर सल्लाह गरेर संगीत गरेका होइनन् यी सबै गीतहरू माइतीघर चलचित्रका निर्माण नियन्त्रक एनके तिमिल सिन्हा अर्थात नन्दकिशोर तिमिल सिन्हाले गीतकारहरूसँग ती गीतहरू लिखित मागे र ती गीतका पंक्तिहरू बोकेर उनी बम्बई गए आफ्ना निर्मातासँग बम्बई गए र बम्बई गएपछि उनले जयदेवलाई त्यो गीत दिए जयदेवले त्यो गीत पढेर त्यसरी नै संगीत गरे र पछि रेकर्डिङ गर्ने बेला पनि गीतकार किरण खलेल त पुग्न पाएनन् किनकि त्यति बेला उनको कलेजमा परीक्षा चल्दै थियो प्रदीप रिमाल केही लोकगीतका लागि गएका थिए र त्यति बेला ती गीतहरू उच्चारणमा सच्याउने सुधार गर्ने कामहरू मात्र भए तर गीतकारसँग उनी बसेका थिएनन् र यहाँ मीना पौडेलजीले सोध्नु भएको एउटा प्रश्न छ हाम्रो ट्विटरमा मेरी हसन र जयदेव नेपाल आएर सांगीतिक माहौल बनाए भन्ने सुनिन्छ दाई कि यो सत्य हो भनेर उहाँले सोध्नु भएको छ मलाई जहाँसम्म लाग्छ जयदेव काठमाडौँ कहिले पनि आउन पाउनु भएन किनकि उहाँको माइती घर पछि उहाँलाई यहाँ सम्मान गर्ने कार्यक्रममा निम्ता गर्दा पनि उहाँ स्वास्थ्यको कारणले आउन सक्नु भएन तर मेरी हसन चाहिँ रत्न रेकर्डिङ संस्थानको आमन्त्रणमा सांस्कृतिक संस्थानका महाप्रबन्धक नारायण गोपाल भएको समयमा एकल साँझ गर्न आएका थिए र मेहदी हसनले काठमाण्डुमा कार्यक्रम गर्दा सबभन्दा कम टिकट शुल्कमा कार्यक्रम गरेर सबैले हेर्न पाओस् भनेर उनले एघार दिनभन्दा बढ़ी राष्ट्रिय सभागृहमा गाएर प्रस्तुत भएका थिए र त्यति बेला उनले तत्कालीन रानी ऐश्वर्य राजेश देवी शाहका नेपाली गीतहरूलाई उर्दूमा अनुवाद गरेर उर्दूमा पनि रेकर्ड गराउने चाँजो मिलाएका थिए कलकत्ता पाकिस्तानको कंकट स्टुडियोमा आजको यो कार्यक्रमका बारेमा गोकुल कणेल लेख्नुहुन्छ नाम नै नसुनेको कलाकार कहिले नसुनेको गीतको बारेमा जानकारी पाउनु नै अजर अमर गीतहरू सुन्नुको मजा हो भनेर उहाँले मेन्सन गर्नुभएको छ भने शोभा आचार्यले आज बजेको गीतका बारेमा लेख्नु भएको छ सधैँ आज पनि कार्यक्रमको बारेमा उहाँले लेख्नु भएको छ त्यसै गरी दिलीपजीले पनि कार्यक्रमका बारेमा टिप्पणी गर्नुभएको छ मीना पौडेलले माइती घरको लताको आवाजको गीत सुनाइदिनु भएकोमा धन्यवाद भन्नुभएको छ त्यसै गरी हाम्रो फेसबुकमा पनि धेरै मित्रहरूले आज कार्यक्रम बारेमा टिप्पणी गर्नुभएको छ जयदेवका बारेमा र जयदेवको संगीतका बारेमा घनश्याम शर्मा पौडेल लेख्नुहुन्छ अजर अमर गीतहरू आज केही दिनको अन्तरालपछि सुन्दैछु सर्वप्रथम संगीतकार जयदेवज्यूलाई हार्दिक श्रद्धा सुमन उहाँद्वारा संगीतबद्ध गीत सुन्ने आशामा कार्यक्रम सुन्दैछु भनेर पोखरा नेपालबाट घनश्याम शर्मा पौडेल लेख्नुहुन्छ त्यसै गरी कुमारजङ कार्की सुशीला सिलवाल अनन्त कटवाल पनि लेख्नुहुन्छ सुशीला सिलवालका पंक्तिहरू यस प्रकार छन् सर्वप्रथम संगीतकार जयदेवमा हार्दिक श्रद्धा सुमन उहाँको संगीतमा उषा मंगेशकरको स्वरमा जलदली आँखामा सुन्न उहाँले इच्छा जाहेर गर्नुभएको छ वसन्त क्षितिज निर्विक जंग रायमाझी निर्विक जंग रायमाझीले मलाई लाग्छ यो गीत निर्मोही माया जुन घाम छाया चयन गर्नुभएको थियो भने उहाँले अर्को गीत कति राम्रो यो प्यारो कञ्चनजंघा पनि उहाँले भारत र नेपालको यो बिग्रिरहेको सम्बन्धका बारेमा एकता संगीतको मित्र राष्ट्रहरूको पहिलो कस्तो थियो अहिले कस्तो छ थाहा हुनुको लागि पनि सुन्न जरूरी छ भनेर लेख्नु भएको छ लक्ष्मण खतिवड़ाले पनि एक बिर्सन नसकिने संगीतकार जयदेवलाई इतिहासको यो पानामा खोट्याउनु भएकोमा धन्यवाद भन्नुभएको छ दिवाकर घिमिरेजीले पनि रोशन राज भट्टराई त्यसै गरी अनन्त कटवाल लेख्नुहुन्छ संगीतकार जयदेवप्रति हार्दिक श्रद्धा सुमन र उहाँले मन्नाडेको स्वरमा रहेको जयदेवको संगीतमा किरण खरेलको शब्दको यो गीत चयन गर्नुभएको छ जल्दै see वसन्त नै विधवा भए आगो भए फूलहरू मन्नाडेको स्वर जयदेवको संगीतमा किरण खरेलको शब्द माइती घरबाट तर माइती घरको यो गीत भन्ने बित्तिकै जहिले पनि सम्झनाउने गीत हो यो हो मेरो प्राणभन्दा प्यारो माइती घर जुन गीत गाएर गत वर्षकी मिस नेपालले अन्तर्राष्ट्रिय मञ्चमा पाँचौंसम्म आउने मौका पाइन् प्रस्तुत आशा स्वरमा जयदेवको संगीतमा यो गीत नहीं बस न खोजो यहाँ रोना विज्ञान निवाजी लेख्नुहुन्छ I think no one will object if you if I call you the living encyclopedia of Nepali music अजर अमर गीतहरूको प्रत्येक श्रृंखला सुन्दा सो इन्साइक्लोपेडियाका पानाहरू पल्टाउँदै गए जस्तो लाग्छ परेलाभित्र लुकाइराख्छु सुटुका हो यो दुनियाँको आँखा लाग्ला छेलेर हो बच्चो कैलाशको संगीतमा पीएल श्रेष्ठले गाएको यो पुरानो गीत अर्काइभमा भए सुन्न पाइन्थ्यो कि भन्नुभएको छ अवश्य पनि आज जयदेव विशेष भएको हुनाले संयोग मिलेन अरू कुनै दिन अवश्य पनि यहाँलाई सुनाउने नै छौं त्यसै गरी हामीलाई लेख्नु भएको छ उमेश गौतमजीले जयदेवजीलाई बुझेर जानेर कहिले सकिँदो रहेनछ भनेर कृष्ण केसी र त्यसै गरी देवीराम आचार्य लेख्नुहुन्छ नढाँटी भन्ने हो भने यो कार्यक्रम विशेष अविस्मरणीय हुन्छ आज पनि सिने संगीत र सुगम संगीतमा आमूल परिवर्तन ल्याउने संगीतकार जयदेवज्यू विशेष कार्यक्रम कपिल वस्तुबाट सुन्दैछु भनेर लेख्नु भएको छ केशव शाह लेख्नुहुन्छ सायमेश्वर सर अजर अमर गीत कार्यक्रमले सदा झैं जयदेव बारे जानकारी दिनु दिनुभएको छ उत्कृष्ट रहेको छ कार्यक्रम भनेर भन्नुभएको छ अर्पण राज खरेल कुमार जङ कार्की लगायत धेरै मित्रहरूका प्रतिक्रिया आएका छन् अब जयदेवको संगीतमा किरण खरेलको शब्दमा उषा मंगेशकरको स्वर कति उषा मंगेशकरले यो बाहेक अझै पनि एउटा गीत जयदेवको संगीतमा गाएका छन् झलझली आँखामा कस्तो बस्यो माया प्रीति आजको कार्यक्रममा हामीले सक्दो जयदेवका संगीतका धेरै गीतहरू बजाउने कोशिश गरेका थियौं समयले साथ दिएन त्यसमध्ये कर्णालीले बगाई ल्याग्यो बगरका ढुङ्गाहरू त्यसै गरिकन म प्यार बेचिदिन्छु काला कुर्तैले छ महिने जागिरै तीन तीनतले घरको काठमाण्डु यी धेरै गीतहरू हाम्रो सूचीमा भए पनि समयले साथ दिएन आगामी हप्ता हामी अन्य कलाकारहरूमा विशेष गरेर तारा देवी गोविन्दलाल नेपाली अनि गीतकार भैरव रिमाल कदमका विशेष कार्यक्रम लिएर आउने नै छौं आजको यो कार्यक्रममा बजेका गीतहरू यहाँलाई कस्तो लाग्यो यहाँले हामीलाई टिप्पणी गर्न सक्नुहुनेछ फेसबुक वा ट्वीटरमा र जयदेवका बारेमा यहाँले पाउनुभएको जानकारीका बारेमा पनि आफ्नो विचार राख्न सक्नुहुनेछ प्रेमदोज प्रधान र उषा मंगेशकरको युगल स्वरमा जयदेवको संगीतमा चलचित्र माइती घरबाट किरण खरेलको शब्दको यो गीतसँगै आजको यो कार्यक्रमबाट दिनेश निरोलामा विदा हुन्छु No.